आज जन्मभूमिसँग पराई भो जिन्दगी यो तुवालो छ शीतलहरी तराई भो जिन्दगी यो आज जन्मभूमिसँग पराई भो जिन्दगी यो तुवालो छ शीतलहरी तराई भो जिन्दगी यो बिहान के दिउँसो के साँझ पत्तो नभएर बिहान के दिउँसो के साँझ पत्तो नभएर जिउन गाह्रो कठाङ्रिदो मराई भो जिन्दगी यो तुवालो छ शीतलहरी तराई भो जिन्दगी यो अर्कासँग आश गरी बाँच्नु पर्ने भएपछि अर्कासँग आश गरी बाँच्नु पर्ने भएपछि कुहिरोको कागसरी हरायो हो जिन्दगी यो तुवालो छ शीतलहरी तराई हो जिन्दगी यो मन ज्यादै डढेको छ खुल्न कति नपाएर मन ज्यादै डढेको छ खुल्न कति नपाएर डर्दा डर्दै पुरै कालो कराई भो जिन्दगी यो तुआलो छ शीतलहरी तराई जिन्दगी यो खुला आकाश छोडे जस्तो जीवन भिरमा मोडे जस्तो खुला आकाश छोडे जस्तो जीवन भिरमा मोडे जस्तो अधो ओरालीमा झराई भो जिन्दगी यो आज जन्मभूमिसँग पराई भो जिन्दगी यो तुवालो छ शीतलहरी तराई जिन्दगी यो बेसी सहर लमजुङकी श्रोता देवी नेउपानेले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा पठाउनु भएको सामग्री थियो यो क्याथी र इथर नामका सानैदेखि मिल्ने दुई साथी थिए त्यसबेला दुवैजना सन् दुई हजारमा अस्ट्रेलियाको सिडनीमा हुने ओलम्पिकमा तेक्वान्डो खेलमा अमेरिकाको प्रतिनिधित्व गर्न प्रतिस्पर्धा गरिरहेका थिए संयोगले यिनै दुई छनौट चरणको फाइनलमा पुगे विजेता एकले मात्रै ओलम्पिकमा सहभागी हुन पाउने थियो यद्यपि क्याथी अघिल्लो म्याच खेल्दा लागेको घुँडाको चोटले यस फाइनलमा सहभागी हुन सक्ने स्थितिमा थिएनन् ओलम्पिक शुरू हुने बेलासम्ममा भने उनको चोट ठिक हुनेवाला थियो यो थाहा पाए कि क्याथीकी साथी इथरले छनौट चरणको फाइनल खेल र ओलम्पिक खेल्न पाउनेमा पक्का भएको आफ्नो नाम फिर्ता लिइन् तिमीले आफ्नो घाँटीमा स्वर्ण पदक पहिरिँदा म मेरो भित्री मनमा पहिरिएको महसुस गर्नेछु च्याम्पियन हुने अरू पनि उपाय छन् वास्तविक खेलाड़ीले जीवनमा हरेक दिन च्याम्पियन बनी देखाउन सक्दछ आफ्नै साथीलाई शुभकामना दिँदै इथरले भनिन् नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुभाषको अठासियौं श्रृंखलामा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी कार्यक्रम अगाडि बढाउँदैछौ गायक जावेगको आवाजमा रहेको यस गीतबाट चाहिँदैन केही तिमी नै एक मेरो अनु ना राति न साझा बिहानी खोज्दैन केही यो तिमी नै मेरो तिमी नै मा 那个 घर मेरा छोड़ सकती घरका सबलाई भुलाएर आउनु सुटुक्क साथी अन्तै डुलाएर आउनु सुटुक्क घरका सबलाई भुलाएर आउनु सुटुक्क साथी अन्तै डुलाएर आउनु सुटुक्क म मौरी झै भुनभुनाई बसिरहन्छु कुरी म मौरी झै भुनभुनाई बसिरहन्छु कुरी वैंशको फूल फुलाएर आउनु सुटुक्क साथी अन्तै डुलाएर आउनु सुटुक्क जुनेली रातमा सारा विश्व निदाउँदा जुनेली रातमा सारा विश्व निदाउँदा तिम्रो निन्द्रा खुलाएर आउनु सुटुक्क साथी अन्तै डुलाएर आउनु सुटुक्क साँच्चै तिम्रो माया मलाई सुम्पिने नै भए साँच्चै तिम्रो माया मलाई सुम्पिने नै भए ओठमा माया घुलाएर आउनु सुटुक्क घरका सबलाई भुलाएर आउनु सुटुक्क साथी अन्तै डुलाएर आउनु सुटुक्क एक उत्कृष्ट बास्केटबल खेलाडी जसलाई उनका प्रशिक्षकले टीमको चिर प्रतिद्वन्दी विरूद्धको म्याचको अन्तिम मिनेटमा कोर्टमा प्रवेश गराए करिब चार वर्ष अघि मस्तिष्क घातबाट गुज्रेका उनी वर्षौं लामो उपचारपछि सामान्य हिन्डुल बोलचाल गर्न सक्ने भए पनि खेल्नका लागि कति तयार थिएनन् चिर प्रतिद्वन्दी विरूद्धको खेल त्यसमाथि महत्वपूर्ण अन्तिम समयमा प्रशिक्षकले उनलाई मैदानमा पठाउनु आश्चर्यजनक थियो नै त्यसको जवाफमा विपक्षी टिमले जे गर्यो त्यसले रंगशालाका लगभग सबै दर्शकको आँखाबाट आँसु झर्यो यो सामग्री राख्नेछौ एकैछिनपछि आज की मतनी चुक्यो मेरो दिल तोडी मेरा दिल तोडी मेरा दिल तोडी के माफी क्यों मेरा दिल तोडी के माफी क्यों मेरा दिल तोडी के माफी क्यों तोड़ी मेरा दिल तोड़ी धन के माफी क्यों मेरा दिल तोड़ी धन के माफी क्यों मेरा दिल तोड़ी धन के माफी क्यों तोड़ी मेरा दिल तोड़ी भन के माँ बिजू मेरा दिल तोड़ी भन के माँ बिजू मेरा दिल तोड़ी भन के माँ बिजू आज की नीमी के मचू क्यों मेरा दिल तोड़ी मेरा दिल तोड़ी मेरा दिल तोड़ी भन के माफी मेरा दिल तोड़ी भन के माफी मेरा दिल तोड़ी भन के माफी मेरा दिल तोड़ी भन के माफी शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन रातभरि कुल्ते फेर्छु शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन गएपछि कोही मेरो खुसी लुटेर गएपछि कोही मेरो खुसी लुटेर हाँसोसँग आँसु भेर्छु शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन मुटुभरि कैयौं बात लुक्या हुनाले मुटुभरि कैयौं बात लुक्या हुनाले कथा सरी सबै केर्छु शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन बोतल र प्याला साथै पानी राखेर बोतल र प्याला साथै पानी राखेर रा। सुरादात्रीलाई घेर्छु शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन जिन्दगीले भन्छ साध्य छैन बाँचेर जिन्दगीले भन्छ साध्य छैन बाँचेर मृत्युलाई पनि टेर्छु शान्ति मिल्दैन रातभरि कुल्ते फेर्छु शान्ति मिल्दैन आकाशका तारा हेर्छु शान्ति मिल्दैन पृथ्वीपुर कैलालीका श्रोता गणेश सिंह ठकुरीले हामीलाई इमेल मार्फत पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा कार्यक्रम यो साँझ यो सुभाषको नब्बे श्रृंखला नयाँ वर्ष विशेष हुनेछ सो श्रृंखलाका लागि गजल सामग्री अबको एक हप्ताभित्र पठाइदिनु हुन अनुरोध गर्दछौ हाम्रो इमेल ठेगाना हजुरको पत्र at Gmail dot com February महिना दुई हजार बाह्रमा केरी वाइजम्यान आफ्नो बास्केटबल टिमको नेतृत्व गरिरहेका थिए त्यो त्यस सिजनको अन्तिम खेल थियो त्यसको ठिक चार वर्ष अघि भएको मस्तिष्क घातले उनी निरन्तर अस्पतालको बेडमा थिए उनको शरीरको एकतर्फी भाग पूर्ण रूपमा प्यारालाइसिस भएको थियो करिब चार वर्षको उपचारपछि उनी सामान्य हिन्डुल बोलचाल गर्न सक्ने मात्र भएका थिए खेल खेल्ने अवस्थामा थिएनन् मस्तिष्क घात हुनु पूर्व उनी सोही टिमका प्रमुख खेलाडी थिए टिमका प्रशिक्षकले सम्मान स्वरूप आज उनलाई टिमको क्याप्टेन बनाएका थिए आजको खेल महत्वपूर्ण खेल थियो नै त्यसमाथि टिमको चिर प्रतिद्वन्दी विरूद्धको खेल थियो खेलको अन्तिम मिनेटमा केरीलाई प्रशिक्षकले कोर्टमा पठाए केरीका लागि बास्केटबल खेल्ने कोर्टमा उपस्थित मात्रै हुनु नै संघर्षपूर्ण थियो त्यो बुझेका दुवै टीमका संयौं समर्थकले केरीलाई ताली र आवाजले स्वागत गरे त्यसको केही सेकेन्डपछि विपक्षी टीमका प्रशिक्षकले रेफ्रीसँग टाइम आउट मागे उनले आफ्ना खेलाड़ीहरूलाई केरीलाई फल गर्न हराए बास्केटबलको नियम अनुसार विपक्षीले फल गरिदिँदा केरीले विपक्षीको बास्केटमा दुईवटा फ्री प्रहार गर्न पाउनेछन् जुन विपक्षी टिमले त्यहाँ देखाएको ठूलो उदारता थियो रेफ्रीले फलको सिठी बजाए र फ्री प्रहारको इशारा गरे केरीको हातमा बल दिइयो केरीले बललाई बास्केट तागेर फाले तर त्यो पहिलो प्रहार बास्केटदेखि धेरै परबाट खस्यो अब दोस्रो तथा अन्तिम प्रहारको पालो केरीको हातमा बल दिइयो केरीले बललाई पुनः बास्केट ताकेर फाले र यसपालि बल सिधै बास्केटबाट छिर्यो र भुइँ छुन पुग्यो रंगशालामा उपस्थित सम्पूर्ण दर्शकले उठेर जोडले ताली बजाए कतिले आफ्नो आँखाको आँसु थाम्नै सकेनन् केरीका टीमका प्रशिक्षकले विपक्षी टीमलाई पछि पत्र लेखी उनीहरूले देखाएको सहानुभूतिको यो हद आफ्नो तीन दशक लामो खेल जीवनमा कहिल्यै नदेखेको भनी आभार प्रकट गरे जहाँ खुसियाली छाओ हाम्रो आफ्नै संसार हुनेछ जहाँ खाली छाओ जब तिमीबाट टाढा नै सकिन प्रभुको वचन गरिबीले मेरो मुटु उन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ साहुको वचन गरिबीले मेरो मुटु उन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ काम भने गैती बेलचा आगो जस्तो घाममा सधैँ काम भने गैती बेल्चा आगो जस्तो घाममा सधैँ घर सम्झी आँसुले मुहार ऊ धुन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ पनले रुवाउँदा के पो गर्दै होलिन सानो पनले रुवाउँदा केपो गर्दै होलिन सानो भनी उनकै फोटो झिकी सिरानीको छुन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ बाध्यताले रेगिस्तानमा टुसाउँदैछन् नेपाली बाध्यताले रेगिस्तानमा टुसाउँदैछन् नेपाली पीडा पोख्न कामसँगै साहित्यलाई चुन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ महँगीले आकाश चुम्यो भो नगर रहरे खेती महंगीले आकाश चुम्यो भो नगर रहरे खेती गजल लेखेर के हुन्छ बाले भन्नुहुन्थ्यो सधैँ साहुको वचन गरिबीले मेरो मुटु उन्थ्यो सधैँ जी हेर गरिबीमा तिम्रो मन रुन्थ्यो सधैँ तोपगाछी झापा घर भई हाल दोहा कतारमा रहनुभएका अभागी कान्छा गाउँले पठाउनु भएको सामग्री थियो यो उनलाई एक असल शासकका रूपमा अफगानी जनताले सम्मान गर्दथे देश जातीय हिंसाले तहस नहस हुने लाग्दा उनको आगमनपछि बिस्तारै शान्ति र अमन चयन कायम हुन थाल्नु कानूनको पालना गर्नु गराउनु आदि कुराले जनता उनीप्रति खुशी थिए एक दिन उनका सिपाहीले एक अपराधी समातेर लिए आए अपराधी स्वयं उनकी आमा थिइन् जुन थाहा पाएर उनलाई आक्रोश दुःख र अचम्म लागेर आयो उनले आमालाई सजिलै छोड्ने आदेश दिन नि सक्थे तर आफ्नो छवि बचाइ राख्न उनले या त आफ्नी आमा विरुद्ध सजाय सुनाउनै पर्थ्यो वा आमा पक्री ल्याउने सिपाहीलाई नै सुटुक्क मार्नु पर्थ्यो उनले रातभरि सोचेर भोलिपल्ट बिहानै निर्णय सुनाउने भए तर बिहान जे भयो त्यस कुराले सम्पूर्ण जनता आश्चर्यचकित भए यो सामग्री राख्नेछौ एकैछिनपछि पटक तिमीलाई चिहाएर हेरे हिँड्दा तिमी अर्कैसँग रिसाएर हेरे कैयौं पटक तिमीलाई चिहाएर हेरे हिँड्दा तिमी अर्कैसँग रिसाएर हेरे कहिलेकाहीँ तिमीप्रति शंका लाग्ने गर्थ्यो कहिलेकाहीँ तिमीप्रति शंका लाग्ने गर्थ्यो तात्थ्यो दिमाग तै पनि चिसाएर हेरे हिँड्दा तिमी अर्कैसँग रिसाएर हेरे दोहोरो त्यो तिम्रो चरित्र कस्तो रहेछ कुन्नी दोहोरो त्यो तिम्रो चरित्र कस्तो रहेछ कुन्नी मायालु मन शङ्कासँग मिसाएर हेरे हिँड्दा तिमी अर्कैसँग रिसाएर हेरे कहिले यता कहिले उता कतिसम्म सकेकी खै कहिले यता कहिले उता कतिसम्म सकेकी खै हेर्दा हेर्दै थाकेको नयन बिसाएर हेरे कैयौं पटक तिमीलाई चिहाएर हेरे हिँड्दा तिमी अर्कैसँग रिसाएर हेरे चितवन सातका श्रोता तरूण थापाले तपाईँकै कार्यक्रम सुनेर गजल लेख्न मन लाग्यो सिक्ने क्रममा छु भन्दै पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा अहमद शाह अफगानिस्तानको इतिहासमा एक असल शासक मानिन्छन् त्यसो त अहिले पनि अफगानिस्तान युद्धले ग्रस्त छ तर यो त्यति बेलाको कुरा हो जति बेला देशमा विभिन्न आदिवासीहरूको एक आपसको द्वन्दले देश तहस नहस हुँदै गइरहेको थियो तर शाह शासनमा आएपछि शान्ति स्थापना गर्न सफल भएका थिए निष्पक्ष भई कानूनको पालना गर्ने गराउने जनताको समस्या समाधानलाई सधैँ प्राथमिकता दिने आदि कुराले उनले सम्पूर्ण देशवासीको मन जितेका थिए किम्बदन्ती अनुसार उनी आफ्ना जनतालाई आफूले कुनै बेला भ्रमणका क्रममा पत्ता लगाएको एक गोप्य उपत्यकामा बसाई सार्न चाहन्थे ठूलो मैदान चारैतिरबाट विशाल चट्टानले घेरिएको त्यस उपत्यकामा नयाँ शान्तिपूर्ण जीवनयापन व्यतीत गर्ने गराउने उनको योजना थियो तर यस योजनालाई सफल बनाउन उपत्यका र स्वयं योजना नै गोप्य राख्नु जरूरी थियो तसर्थ उनले दरबारमा सबैलाई सचेत गराएका थिए एक दिन अहमद शाह सामु उनका लफ्टन त्रसित मुद्रामा आए र भने सरकार हाम्रो योजनाको पर्दाफास गर्दै गर्दा हामीले एकजनालाई समाति ल्याएका छौं ती धोकेबाज स्वयं अहमद शाहकी आमा थिइन् शाह छाङ्गाबाट खसे जस्तो भए दरबारका सदस्य र सिपाही अगाडि लज्जित भए आफ्नो छवि बचाइ राख्न उनले या त आफ्नी आमा समाति लिए आउने सिपाहीलाई सुटुक्क मार्नु पर्थ्यो र दरबारका सदस्यलाई फकाउनु पर्थ्यो वा आफ्नी आमा विरूद्ध सजाय सुनाउनु पर्थ्यो आफ्नो योजना विफल हुने र आमालाई सजाय दिनुपर्ने दुवै कुराले उनी चिन्तित थिए उनले रातभर सोचेर भोलिपल्ट बिहान निर्णय सुनाउने निधो गरे जसै बिहान भयो सबै दरबारको प्राङ्गणमा एकत्रित भए शाहले आमालाई सजाय स्वरूप एक सय पटक कोर्रा हान्नुपर्ने निर्णय सुनाए जसले आमाको मृत्यु निश्चित थियो प्राङ्गणको मध्य भागमा आमालाई ल्याई बाँधियो मात्र पहिलो दुईको रामै आमा चाहिँ रक्ताम्य भई बेहोश भइन् शाहले त्यो सहन गर्न सकेनन् सजायको प्रक्रियालाई एकछिन रोके र आमालाई बाँधेको डोरी फुकाए आमालाई बोकेर आफ्नो कोठामा लगी आराम गराए त्यसपछि आफ्नो कोठाबाट निस्किँदै आदेश दिए जो जहाँ छ त्यहीँ बसिराख्नु मैले केही कुरा भन्नु छ मेरी आमाको सजाय एक सय कोर्रा थियो जसमध्ये दुई स्वयं उनले नै चुक्ता गरिन् बाँकी अन्ठानब्बे कोर्रा म आफैले चुक्ता गर्छु अन्ठानब्बेवटा कोर्रा खाएपछि अहमद शाह मृत्युको मुख नजिकै पुगेका थिए हप्तौसम्म उनी बाँच्छन् बाँच्दैनन् भन्ने अन्यल देशभरि छायो उनी बाँचे झन बढी सम्मानित र पूजनीय भएर उनका जनताले उनले देखाएको मायालु अनुग्रहको कार्यलाई कहिल्यै बिर्सेनन् आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु मुटु जले बेथा बढ्यो न यसमा नुन छर्नु आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु सिलाउन मिल्ने भए अझै पनि सोच्छु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सिउँछु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म को महल जस्तो हुन्न रहेछ जीवन कल्पनाको महल जस्तो हुन्न रहेछ जीवन महल न अरूलाई साँचा थियो यो पनि सिउँछु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सिउँछु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म जति थिए खुसी सबै तिमीलाई दिए जति थिए खुसी सबै तिमीलाई दिए दुखै दुःख सहेर नि तिम्रै लागि जिए दुखै दुःख सहेर नि तिम्रै लागि जिए सिलाउन मिल्ने भए अझै पनि सिउँछु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सिउँछु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म मुटु जल्यो व्यथा बढ्यो न यसमा नुन आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु सिलाउन मिल्ने भए अझै पनि यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blog spot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कम जाँदा जाँदै शेर्पिनी कान्छी निमको शब्द रचना संगीतकार खगेन्द्र पन्धक लिम्बुको संगीत र गायक सज सिंहको स्वर रहेको यो गीत राख्दै निर्माता रन्सी र प्रस्तोता प्रदीप गिरी विदा चाहन्छौ शुभरात्री नजर जुधेरा झेर परली रुझेर रुझेर रुझेर बदमा भए मनमा बस्दै को फुल These to